कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन अजर अमर गीतहरूको यो सतरौं श्रृंखला पछिका केही श्रृंखलाहरू हामीले नवीन शैलीमा शुरूआत गर्यौं गत हप्ता हामी हरिवत कटवाल किरण खरेल र प्रणय विशेषका गीतहरूमा समर्पित थियौं भने आजको श्रृंखलामा नेपाली संगीत आकाशमा नेपाल बाहिर बसेर नेपाली संगीतमा योगदान पुर्याउने अमूल्य स्रष्टाहरूमा समर्पित छ कार्यक्रमको शुरूआतमा स्वर किन्नरी स्वर सम्राज्ञी अर्ण लामाको चर्चा गरौं दार्जीलिङको घुम पहाड़मा जन्मिएकी अर्ण लामाले नेपाली संगीत आकाशमा रेडियो नेपाल चलचित्र गायन नाटक नाटिकामा पार्श्व गायन दिएर नेपाली संगीतलाई अमूल्य बनाएकी छिन् गोपाल योजन संघको उनको सांगीतिक बैठक उनको पति शरण प्रधानको देहान्तपछि मात्र शुरू भयो गोपाल योजनको शब्द र संगीतमा अणा लामाले गाएको यो गीत सधैँजसो फेरि साँझ आउँछ एउटा यादगार गीत हुनेछ दार्जीलिङबाट गायनमा प्रवेश गरेकी अर्ण लामाले आफू पछिका नव पुस्तालाई पनि अत्यन्त साथ दिएकी छिन् विशेष गरेर गायक पेमा लामा शंकर गुरूङ सुजाङ दुक्पा दावा ग्याल्मो डेजी बराईले सरला गुरूङ सोफिया गुरूङलाई उनले धेरै सानिध्य दिएकी छिन् तर अरूणा लामाले नपत्याउने गरी गायक चुजाङ डुक्पाको गीतमा कोरसमा पनि साथ दिएकी छिन् छुजाङ दुक्पाको गीत तुलसी गजमेरको शब्द र संगीतमा रहेको गीत असारे महिनामा पानी परि रुझाउने समय कालक्रमका हिसाबले सर्वाधिक चर्चित गीत मानिन्छ एउटै गीत गाएर छुजाङ दुक्पाले नेपाली संगीत आकाशमा आफ्नो अलगै छाप बनाएका छन् तुलसी गजमेरको शब्द र संगीतमा छुजाङ दुक्पा र साथीहरूको स्वर महिनामा पानी पर रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है मै जान्ने सुन्दै गर नौ डाँडा पारेछ कम्पनी सहर बिछोड पहाड़ी राज्य दार्जीलिङबाट आएका धेरै कलाकारहरूमा नेपाली संगीतको शुरूआतमा हरिप्रदीप उदय त्यसपछि नवीन बरदेवा अनि त्यसपछि जितेन्द्र बरदेवा अम्बर गुरूङ इन्द्र थपलिया यी धेरै स्रष्टाहरूको योगदान छ तर दार्जीलिङमै जन्मेर हुर्केर पनि नेपालमा आएर गायन शुरू गरेकी दिलमाया खातीको अलगै चर्चा हुन्छ आफ्ना साथी कृष्ण कान्दङवाको निमन्त्रणामा काठमाडौँ घुम्न आएकी दिलमाया खातीलाई त्यति बेला रेड नेपालका कलाकारहरू तारादेवी शिवशंकर नाति काजीले रेडियोमा गीत गाउन आग्रह गरेपछि उनले पहिलो पटक रेड नेपालमा स्वर परीक्षा दिइन् र दिलमाया खाती यसरी रेड नेपालमा गायिकाको रूपमा प्रवेश गरिन् भने उनले पहिलो पटक पन्ना काजीसँग युगल गीत गाइन् मनमा तिम्रो प्रीत बसोस पछि स्वर सम्राट नारायण गोपाल स्वयं दार्जीलिङ गएर दिलमाया खातीलाई आफूसँग युगल गीत गाउन आग्रह गरे र नारायण गोपालसँग दिलमाया खातीले बिछोड़को पीड़ा नसकी खप्न दशैंको बेलामा गाएर चर्चित भइन् रत्न शमशेरको थापाको शब्द नारायण गोपालको संगीतमा दिलमाया खाती नारायण गोपालसँग गुन्जिँदा दार्जीलिङमै सर्वाधिक चर्चित भइन् तर दिलमाया खातीको स्वरलाई सबैभन्दा नजिकबाट चिनाउन सक्ने संगीतकार कर्मयोञ्जन गोपालिञ्जन थिए गोपालिञ्जनको शब्द र संगीतमा दिलमाया खातीको स्वर नेपाली रंगमंचमा अनि देउराली रुन्छ सर्वाधिक चर्चित नाटक हो त्यस नाटकमा कुमार सुब्बाले कर्मयोञ्जनको संगीत मनबहादुर मुखियाको शब्दमा सारङ्गीको तारले मेरो मनको गीत गाउँछ हे फूल चोडेर लाने होस्ता गीतहरू गाएर चर्चा पायो चर्चित उपन्यासकार प्रकाश कोविदका निकटका नाता पर्ने कुमार सुब्बा गायकका रूपमा पार्वत्य परिषद दार्जीलिङमा चर्चित थिए तर उनलाई नेपाली जनसमाजले पनि विशेष गरेर नेपाली कवि लेखकहरूले पनि अत्यधिक मन पराएको पाइन्छ किरण खरेलको शब्दमा कर्म योजनको संगीतमा कुमार सुब्बाले गाएको यो गीत तीसको दशकको एउटा यादगार गीत मानिन्छ सारा रात सारा चुडाले तो पारी यस्तो लाग्छ कहिले काहीँ आफ्नै मनलाई मारिदिउँ यस्तो लाग्छ कहिले काहीँ आफ्नै मनलाई मारिदिउँ सारा तारा चुडालेर आकाशरी तो पारिदिउँ यस्तो लाग्छ कहिले गाई आफ्नै मनलाई मारिदिउँ यस्तो लाग्छ कहिले गाई आफ्नै मनलाई मारिदिउँ सारा Caralho. दार्जीलिङ बाहेक नेपाली कलाकारहरू आसाम सिक्किम देहरादून थुप्रैतिरबाट नेपाली संगीतमा आबद्ध भएका छन् सिक्किमको याक्सोङमा जन्मिएर दार्जीलिङमा अध्ययन गरेर पुनाको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्यूटबाट अभिनय सिकेर बलिउडमा अभिनयको निम्ति संघर्ष गरिरहेका छुजाङ पेन्जोङ देन्जोङपा जो पछि गएर चलचित्रमा डेनी डेन्जुङपा नामबाट चर्चित भयो नेपाली अभिनेता जगन्नाथ तिमिल सिन्हासँग बलिउडकी अभिनेत्री जया भादुरीसँग पहिलो चलचित्र सुमनमा सहायक कलाकारको रूपमा अभिनय गरेका डेनी डेन्जुङपाले गुलजारद्वारा निर्देशित मेरे अपने फिल्ममा एक चरित्र अभिनेताका रूपमा प्रवेश गरे र पछि उनी बलिउडका चर्चित खलनायक पनि भए र उनले भारतका प्रख्यात संगीतकार आरडी बर्मन बप्पी लाहिरीका संगीतमा पनि गीत गाए भने नेपाली संगीतकार रंजित गजमेरको संगीतमा उनले चिसो चिसो हावामा मनको कुरालाई बाँधी नराखस्ता गीतहरू गाए आजभोलि युट्युबमा सर्वाधिक चर्चित मानिएको आगे आगे तोपैको गोला उनको आशापोजीसँग गाइएको चर्चित गीत मानिन्छ तर डेनी डेन्जोङपालाई तीस दशकको पूर्वार्धमा रंजित सिंहको संगीत र कुसुम कुमारी सिंहको शब्दबाट धेरै नेपाली श्रोताहरूले संगीत प्रेमीहरूले माया गरेको सुनेको पाइन्छ त्यति बेलाकोटा गीत मनको कुरालाई बाँधि नराख झट्टै सुना मनको कुरालाई बाँधी नराख मनको कुरालाई बाँधी नराख गाँठो परि जाला चट्ट सुनाइदेऊ मनको कुरालाई बाँधिन राख काठो परे जाला चट्ट सुनाइदेऊ चट्ट सुनाइदेऊ सम्झ मनैमा घाम छाया वरि परेर मनैमा हो रिमी झिमी साँझियो सम्झ मनैमा घाम छाया वरिपरि राल मनैमा तिम्रो माया बोकी अल्झेला सुखी जला आँसु चट्ट सुनाइदेऊ मनको कुरालाई बाँधिन राख गाँठो परि जाला चट्ट सुनाइदेऊ चट्ट सुनाइदेऊ जिन्दगानी हाम्रो यो दुई दिनलाई को कथा हाम्रो सदा सदालाई हो जिन्दगानी हाम्रो यो दुई दिनलाई को कथा हाम्रो रहन्छ सदालाई एक्लै सम्झी पर्ला सुन्ने रातमा ढाली जला जो बन सुनै सुनाइदेऊ मनको कुरालाई बाँधि राखा परि जाला चट्ट सुनाइदेऊ नेपाली सुगम संगीतको इतिहासमा नेपाल र दार्जीलिङको सम्बन्ध संगीतका कारणले प्रबल मानिन्छ यहाँबाट दार्जीलिङ गएर पढाउन गएका ईश्वर बल्लभको स्नेहले त्यहाँ कैयन संगीतकर्मीहरू उनका शिष्यहरू गायन संगीतमा होमिए र ईश्वर बल्लभले मित लगाइदिएपछि नारायण गोपाल र गोपाल योन्जनले नेपाली सुगम संगीतमा मितिरी संगीतको शुरूआत गरे गोपालिंजन नेपालमै पढ्न आएपछि झन दार्जीलिङको संगीत त नेपालमै मौलाउँदै गयो तर सिक्किममा माओली घर भएका धरानका गायक दीप श्रेष्ठको पनि दार्जीलिङ सिक्किमसँग अनौठो सम्बन्ध छ दीप श्रेष्ठ पहिलो पटक कालिम्पोङमा एकल साँझ गर्न जाँदा त्यहाँ विमला प्रधान दीपा गदराज अनुपमा जस्ता कलाकारहरूले कोरसमा गीत गाएका थिए र दिपा गहतराजले त्यति बेला दीप श्रेष्ठसँग मञ्चमा युगल गीत पनि गाएकी थिइन् दीप श्रेष्ठलाई नारायण गोपालपछि सर्वाधिक रूपमा दार्जीलिङका कलाकारले मन पराउँथे तर दार्जीलिङका चर्चित संगीतकार वसन्त छेत्री र सिलगुड़ीका कवि कृष्ण प्रधानको शब्दमा दीप श्रेष्ठले गाएको तिमी टाड़ा हुँदा यो गीतले नेपाल र दार्जीलिङको संगीतलाई सेतुको रूपमा सम्झना गरौं

Jiso jiso abudan laile gare ka maya hai Jiso jiso abudan maine diya sara

सुनने अधिकार भी मिले अत्याचार समझती हूँ मैंने सुनने का अधिकार भी मिले अत्याचार समझती हूँ सत्य भले

दार्जीलिङपछि नेपाली सुगम संगीतको आकाशमा आसामको पनि धेरै योगदान छ आसामबाट गायिका अन्जु सिंह गीतकार हरिभक्त कटुवाल कवि नाटककार जुद्धवीर राणा थुप्रै सक्रिय भएर आएका छन् तर आसामबाट आएका संगीतकार सिके रसाइलीले त्यहाँका चर्चित गायिका वा अन्जु सिंहलाई नेपाली संगीत आकाशमा एउटा मौलिक गायिकाको रूपमा स्थापना गर्न सघाउ पुर्याए तर सिके रसाइली नै हरिभत्त कटवालको शब्दमा संगीता सुब्बाको स्वरमा सजाएको यो गीतले तीस दशकको एउटा चर्चित आवाजलाई स्मरण गराउँछ यो संगीता सुब्बाको you. thank you गीत कार्यक्रमको अन्तिममा आज चर्चा गर्नेछौ एउटा कविका बारेमा कम आयुमा नेपाली जगतबाट विदा भएका गीतकार नोर्देन रूम्बा नोर्देन रूम्बालाई गीतकारका रूपमा अत्यन्त मन पराउँछन् गायक पेमा लामा नोर्देन रूम्बाका शब्दमा दिव्य खालिङको संगीतमा नारायण गोपालले गाएका गीत यादगार छन् तर नोर्देन रूम्बालाई नेपाली जनसमाजमा स्थापना गराउनमा गायक पेमा लामा संगीतकार चन्दन लम्जेलको धेरै योगदान छ गायिका डेजी बराइलीले नर्देन रूम्बाको गीतलाई गाएर नर्देन रूम्बालाई अजर अमर बनाएका छन् हाम्रा माझ नर्दन रम्बाको सम्झना मात्र छ शब्द मात्र छ अजर अमर गीतहरूमा उनलाई हार्दिक श्रद्धाञ्जली गर्दै चन्दन लम्जेलको संगीत डेजी बराइलीको स्वर राख्दै आजको यस कार्यक्रमबाट प्राविधिक मित्र सशिन्द्र गौतम र यो प्रस्तोता प्रकाश सामी विदा माग्दछौं कति बग्यो कति बग्यो फुल मुनि पानी रेशम कति बग्यो कति बग्यो फुल मुनि पानी रेशम आशय आसमा बितेछ यो छोटो जिन्दगानी रेशम आशय आसमा बितेछ यो कति बग्यो कति बग्यो कति सानो मेरो संसारमा कति धेरै राम छाया किन दियो विधाताले भरि रित्तो माया सानो मेरो संसारमा कति धेरै राम छाया कति सोधो इन्द्र

प्रयासमा बितेछ यो छोटो जिन्दगानी देशम आशयासमा बितेछ यो छोटो जिन्दगानी रेसम कति बग्यो कति बग्यो कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज